नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सम्झना अब खबर विस्तारमा निर्वाचनका विषयमा सहमति खोज्न प्रमुख चार दलीय कार्यदलको बैठक आज बस्दैछ दिउँसो बस्ने बैठकले निर्वाचन कानूनका बारेमा विवादमा छलफल गरेर सहमतिको प्रस्ताव तयार गर्नेछ कार्यदललाई भोलि बस्ने उच्च स्तरीय राजनैतिक समितिको बैठकमा प्रस्ताव पेश गर्ने जिम्मेवारी दिएको छ निर्वाचन अध्यादेशमा सहमतिपछि मात्रै संविधान सभा निर्वाचनको मिति घोषणा गर्ने दलहरूबीच सहमति बनेको छ कार्यदलका सदस्य एमाले नेता अग्निप्रसाद खरेलले आजको बैठकमा सहमतिको प्रयास प्रयास गरिने बताउनुभयो भोलिसम्म कार्यदलले उच्च स्तरीय राजनैतिक समितिमा प्रतिवेदन बुझाइसक्नुपर्ने भएकाले आज नै सहमति गर्नुपर्ने बाध्यता रहेको पनि खरेलले बताउनुभयो उहाँका अनुसार सबै दलका आफआफ्नो अडान रहेकाले बीचको बाटोबाट सहमतिको प्रयास भइरहेको छ समितिमा रहेका दलमध्येबाट दुई दुईजनाका दलले गठन गरेको आठ सदस्यीय कार्यदललाई निर्वाचन अध्यादेशको अध्ययन गरेर समितिको अर्को बैठकमा सुझाव पेश गर्न भनिएको छ समितिको बैठक भोलि साँझ बस्ने तयारी छ नारायणहेटी दरबार हत्याकाण्ड भएको बाह्र वर्ष पूरा भएको छ विक्रमसम्म दुई हजार अन्ठाउन्न साल जेठ उन्नाइस गति राति दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंश नाश हुने गरी राजपरिवारका सबै सदस्य एकै स्थानमा मारिएका थिए राजपरिवारका सदस्यहरूको पारिवारिक भेला भएको बेलामा भएको त्यो हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र रानी ऐश्वर्या युवराज दिपेन्द्र अधिराजकुमार निराजन राजकुमारी श्रुति सहित दसजनाको मृत्यु भएको थियो घटनापछि तत्कालीन सरकार सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालीन युवराज दिपेन्द्र नै भएको ठहर गरे पनि त्यसलाई आम नेपालीले अझसम्म पत्याएका छैनन् नेपाली नागरिकले कहिले नबिर्सने यो त्रासदीपूर्ण घटनापछि मुलुकको राजनीतिले नै नयाँ मोड लिएको थियो तत्पश्चात महत्वाकांक्षी राजाका रूपमा ज्ञानेन्द्र शाहको शाहकाल प्रारम्भ भयो जनआन्दोलन दुई हजार बैसठी त्रिसठीको सफलतासँगै ज्ञानेन्द्रको शासन पतन भयो र नेपालबाट राजसंस्थाकै अन्त्य हुन पुग्यो हत्याकाण्ड भएको नारायणहेटी दरबारलाई अहिले संग्रहालय बनाइएको छ घटनाको बाह्र वर्ष बित्दासम्म पनि हत्याकाण्डको तथ्य अझै बाहिर आउन सकेको छैन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रसन्नले प्रधानमन्त्री हुँदा हत्यारा पत्ता लगाई कारवाही गर्ने प्रतिबद्धता जनाए पनि उहाँले आफ्नो भनाइलाई कानूनमा ल्याउन सक्नु भएको छैन दिपेन्द्रले आफ्नै प्रेमिका देवयानी राणासँग विवाह गर्न परिवारले अनुमति नदिएको झोकमा वंश नै विनाश गरेको भनिँदै आएको छ दरबार हत्याकाण्डको छानबिन गर्न गठित समितिले निकालेको प्रतिवेदनमा पनि दिपेन्द्रले हत्या गर्नुअघि पटक पटक देवयानीसँग मोबाइलमा कुराकानी गरेको उल्लेख गरेको छ अमेरिकाको युएस प्यासिफिक कमान्डले आयोजना गरेको छब्बिसौँ एनुअल इन्टरनेसनल मिलिटरी अपरेसन एन्डर कन्फरेन्समा भाग लिन सभामा भाग लिन नेपाली सेनाका बलाधिकृत रथी नेपाल भूषण चन्द थाइल्याण्ड जानुभएको छ थाइल्याण्डको बैङ्ककमा आइतबारदेखि बिहिबारसम्म चले सभामा नेपालको प्रतिनिधित्व गर्दै सन्तेशतर्फ जानुभएको हो बुद्ध जन्मस्थलको विश्वव्यापी प्रचार प्रसार गर्न भन्दै नेपाल आएका म्यानमारका पत्रकार कपिल वस्तुको तिलौराकोट पुगेका छन् भारतले गढवामा धमाधम कृत्रिम कपिल वस्तु बनाएर बुद्ध भारतमा जन्मेको प्रसार गर्न थालेपछि त्यसबारेको भ्रम चिर्नको लागि नेपाल पर्यटन बोर्डले ती पत्रकारलाई नेपाल भ्रमणको व्यवस्था गरेको हो ती पत्रकारहरूले म्यानमारमा गएर बुद्धको जन्मस्थल नेपालबारे प्रचार प्रसार गर्ने बताएका छन् नेपालका बुद्ध स्थलहरू म्यानमारका जनताको महत्वपूर्ण तीर्थस्थल भएकाले नेपाल आउन उत्प्रेरणा झागेको म्यानमार पत्रकार संघका कार्यकारी सदस्य मुन्नाले बताउनुभयो म्यानमारका वरिष्ठ पत्रकार चौथानको नेतृत्वमा सातजनाको टोली आएको हो टोलीमा म्यानमारका सबै विश्वका केही मुलुकमा प्रसारण क्षेत्र रहेको छापा टेलिभिजन र फोटो पत्रकारिता क्षेत्रको पत्रकार रहेका छन् भारतले नकली कपिलवस्तु निर्माण गरी जोडतोडले प्रचार प्रसार गरिरहेको अवस्थामा म्यानमारका पत्रकारहरूको यो भ्रमले त्यसलाई चिर्न केही मद्दत मिल्ने अपेक्षा गरिएको छ चितवनको कुम्रोज गाविसलाई आज नमुना गोबर ग्यास गाउँ विकास समिति घोषणा गरिँदैछ वन तथा भू संरक्षण मन्त्री टेक बहादुर थापा घरतीको प्रमुख आतिथ्यतामा नमुना गोबर ग्यास गाविस घोषणा गर्न लागि हो श्री माध्यमिक विद्यालय गबैमा घोषणा कार्यक्रम भइरहेको छ एक हजार सात सय पचास रहेको कुम्रोज गाविसमा अहिलेसम्म एक हजार तीन सय चौरात्तर घरमा गोबर ग्यास निर्माण गरिएको बुढीराप्ती उपभोक्ता समितिका अध्यक्ष कुलप्रसाद भूषाले जानकारी दिनुभयो बाँकी घरधुरीमा गोबर ग्यास निर्माण कार्य पनि पनि सजायको भूषालको भनाइ छ राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्र सौराहको सक्रियता र बुढीराप्त उपभोक्ता समिति कुम्रुज कार्यजनामा नमुना गोबरग्यास गाविस घोषणा गरिएको हो आतंकवादी संगठन अलकायदाले रासायनिक हतियारको प्रयोग गरिएको इराकी अधिकारीहरूले बताएका छन् यसका साथै अलकायदाले युरोप र उत्तरी अमेरिकामा रासायनिक हतियारहरू तस्करी गर्ने योजना बनाइरहेको अधिकारीहरूले पत्ता लगाएका छन् इराकी रक्षा मन्त्रालयका प्रवक्ता मोहम्मद अल अस्कारीका अनुसार सेनाको अनुसन्धान विभागले रासायनिक हतियार निर्माण भइरहेको तीनवटा कारखाना पत्ता लगाएको छ उनका अनुसार तीन महिनादेखि पाँचजना व्यक्तिमा गरेको निगरानी पछि उनीहरूलाई गिरफ्तार गरिएको छ ती व्यक्तिहरूले अलकायदाको दोस्रो शाखाबाट संस्थाबाट उनीहरूलाई निर्देशन दिएर आएको बताएका छन् इराकी तथा विदेशी अनुसन्धान एजेन्सीको सहयोगमा उनीहरूलाई पक्राउ गर्न सफल भएको इराकी रक्षा मन्त्रालयका प्रवक्ता मोहम्मद अल अन्सरीले जनाएको बीबीसीले उल्लेख गरेको छ अमेरिकाको ओक्लाहमा राज्यमा पुनः आएको टोर्नाडो आदिको कारण मृत्यु हुनेको संख्या नपुगेको छ आदिबाट प्रभावित कयौं मानिस घाइते भएका छन् मृत्यु हुनेमा दुई बालबालिका रहेका छन् आदिबाट घाइते भएका एक सय चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाएको छ आदिबाट प्रभावित हजारौं मानिसलाई अन्यत्र सार्ने प्रयास भइरहेको बताइएको छ आधी प्रभावित क्षेत्रहरूमा घरहरू भत्किएकाले हराइरहेकोहरूको उद्धार कार्य जारी छ अमेरिकी मौसम विभागले टोर्नाडोको खतरा अझै बढ्न सक्ने चेतावनी दिएको छ भारी वर्षा र बाढ़ीको कारण उद्धार कार्यमा कठिनाई भएको उद्धार कर्मीहरूले बताएका छन् दुई हप्ता अघिको आदिमा परि चौबिसजनाले ज्यान गुमाएका थिए र गोर्खाको फुटबलमा आज समूहएका मछिन्द्र क्लब र झापाको मुनाल क्लब तथा नेपाल पुलिस क्लब र सरस्वती क्लब बीच प्रतिस्पर्धा हुँदैछ मच्छिन्द्र र मुनालको खेल दुई बजे दस्तत रङ्गशालामा सुरु हुनेछ लगातार दुई खेल जित्दै मछिन्द्र क्लब यसअघि नै क्वार्टर फाइनलमा पुगिसकेको छ भने मुनाल क्लबको गणितीय सम्भावना मात्र कायम छ चार बजे सुरु हुने पुलिस र सरस्वतीको खेल भने क्वार्टर फाइनल पुग्नको लागि दुवै टोललाई महत्त्वपूर्ण छ यो खेलमा सरस्वतीलाई बराबरीमा रोके पनि पुलिस क्वार्टर फाइनलमा पुग्नेछ तर सरस्वतीलाई भने क्वार्टर फाइनलमा पुग्नको लागि पुलिसलाई हराउनै पर्ने बाध्यता छ हवस् त बिहान एघार बजेको अर्पण खबर सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार तिमीलाई किन टोलाको के भयो र तिमीलाई निकै